जस्तो प्रीति थियो तिम्रो बिचमै सब लोप भयो यो कस्तो साथ थियो तिम्रो बिचमै सब छु गयो यो कस्तो आ कसमहरूलाई सत्य सम्झे थे विश्वास गरे थे सत्य सम्झे थे विश्वास गरे थे तरती सबै केवल मेरो भुल रहेछ यो कस्तो बाचा थियो तिम्रो बिचमै सब टुटी गयो यो कस्तो हाहा तिमीलाई मैले आफ्नो ठानेथे जीवनको अर्थ तिमीलाई मानेथे तिमीलाई मैले आफ्नो ठानेथे जीवनको सबै केवल मेरो भ्रम छ यो कस्तो प्रीति थियो तिम्रो बिचमै सब लोप भयो ला ला ला